नमस्कार नमस्कार अनि साङ्गीतिक अभिवादन कार्यक्रम अनलाइन लोक प्रतिभाबाट अनलाइन लोक प्रतिभा लिएर आज पहिलो श्रृङ्खलामा उपस्थित भइसकेका छौँ आवाजको दुनियाँबाट सुम भण्डारी राज र प्राविधिकबाट हुनुहुन्छ आत्मीय मित्र महेश बोहरा अनलाइन लोक प्रतिभा तपाईँ इन्टरनेट अनलाइनमा W W W dot Gulmi today dot com Gulmi कभर डट कम सुनौलो संसार डट कम र पल्लीकोटो न्युज डट कममा सुन्दै हुनुहुन्छ यतिखेर अनलाइन लोक प्रतिभामा रहेर हामीले तपाईँका गीतहरू उठान गर्ने गर्दछौँ आजको हाम्रो कार्यक्रममा जज हुनुहुन्छ राष्ट्रिय स्तरका कलाकार पवन परियार त्यस्तै कमल विश्वकर्माजी हुनुहुन्छ र त्यस्तै शब्द सङ्कलकका गुलमेली कलाकार हुनुहुन्छ दिपक विश्वकर्माजी अनलाइन लोक प्रतिभालाई अगाडि बढाउनको लागि सहयोग साथ हौसला दिनुहुने साथीहरूको नाम म एकचोटि भन्न चाहन्छु कार्यक्रम अनलाइन लोक प्रतिभाबाट गुल्मी डट कमका हुनुहुन्छ एमबी कुवरजी त्यस्तै होमनाथ कुवरजी हुनुहुन्छ उहाँ लोक साङ्गीतिक क्षेत्रका राष्ट्रिय स्तरका कलाकार पनि हुनुहुन्छ त्यस्तै हुनुहुन्छ दिपक विश्वकर्माजी जो हाम्रो जज हुनुहुन्छ त्यस्तै दिपक परियारजी हुनुहुन्छ राष्ट्रिय स्तरका कलाकार हुनुहुन्छ उहाँ पनि त्यस्तै हुनुहुन्छ आदित्य भण्डारी पल्लीकोट न्युज डट कमका साथी हुनुहुन्छ त्यस्तै कृष्ण विश्वकर्माजी हुनुहुन्छ त्यस्तै हुनुहुन्छ राष्ट्रिय स्तरका कलाकार रामप्रसाद खनालजी हुनुहुन्छ यस्तो रेडियो गुल्मी एकानब्बे दशमलव दुई मेगा हल्सका परिवार महेश बोहरा प्रदीप आचार्य जीवनराज आचार्यजी हुनुहुन्छ त्यस्तै सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु अप्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग साथ हौसला दिनुहुने सम्पूर्ण साथीहरूलाई मुरी मुरी धन्यवाद त्यस्तै गीत पठाउनुहुने अनलाइन लोक प्रतिभाको लागि पठाउनु हुने सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु तपाईँ बुधबारको अनलाइन लोक प्रतिभा सुन्न सक्नुहुनेछ रेडियो गुल्मीबाट महेश बोहराको आवाजमा तपाईँ नेपालमा हुनुहुन्छ भने हामीलाई रेडियो गुल्मी एकानब्बे दशमलव दुई मेगा हर्चको सम्पर्क नम्बरमा तपाईँ आफ्नो गीत रेकर्डिङ गराउन सक्नुहुनेछ उत्कृष्ट एकजनाले पाउनुहुनेछ कलाकार बन्ने अवसर जसको सौजन्य गर्नुभएको छ शब्द सङ्कलक गुल्मेली लोक गायक सर्जक दिपक विश्वकर्माजीले लोकगीतलाई माया गर्नुहुन्छ तपाईँलाई पनि म पनि गाउन सक्छु जस्तो लाग्छ भने तपाईँ पनि आफ्नो गीत रेकर्ड गरी हामीलाई वाट्सएपका नम्बरहरूमा मेलहरूमा स्क्यापमा त्यस्तै हाम्रो सम्पर्क नम्बरहरूमा तपाईँ टिपाउन सक्नुहुनेछ अनलाइन लोक प्रक्रियामा जो उत्कृष्ट बन्नुहुनेछ उहाँले पाउनुहुनेछ गीत गाउने अवसर म अनलाइन लोक प्रतिभाका नियमहरू एकचोटि भन्न गइरहेको छु कार्यक्रम अनलाइन लोक प्रतिभामा छवटा राउन्ड हुनेछन् पहिलो राउन्डमा तपाईँहरूले गीत पठाउनुभएका गीतहरू हामी समावेश गर्नेछौँ जसको मूल्याङ्कनबाट तपाईँ मध्ये एकजना पाउनुहुनेछ दोस्रो राउन्डमा जाने अवसर तपाईँ दोस्रो राउन्डमा पुगिसकेपछि अनलाइन लोक प्रतिभामा वाट्सएपमा पठाउनुभएका भएका साथीहरू र रेडियोमा रेकर्डिङ गराउनुभएको साथीहरूको अलग अलग हुनेछ जजिङ र रेडियोमा पठाउनुभएका साथीहरूको बुधबारे श्रृङ्खलामा उठान हुनेछ भने अनलाइनमा पठाउनुभएका साथीहरूको हामी सोमबारको श्रृङ्खलामा उठान गर्नेछौँ त्यस्तै गरी तपाईँ चौथो स्थान पार गरिसकेपछि पाँचौँ स्थानमा पुग्दाखेरि पाँचौँ हप्ताका बुधबारे श्रृङ्खलाबाट पाँचजना र हाम्रो यस सोमबारको श्रृङ्खलाबाट पाँचजना गरी दसजना हुनुहुनेछ दसजना मध्येबाट तपाईँले पुनः गीत पठाउनु पर्नेछ र पुनः गीत हामी पाँचौँ श्रृङ्खलामा राख्नेछौँ पाँचौँ श्रृङ्खलाबाट उत्कृष्ट तिनजना हुनुहुनेछ र तिनजना उत्कृष्टले अनलाइन लोक प्रतिभाको प्रत्यक्ष रूपमा कम्पिटिसन गर्नुपर्नेछ जसको सौजन्य गर्नुभएको छ रेडियो गुल्मी एकानब्बे दशमलव दुई मेगा हर्जबाट तपाईँ अनलाइन लोक प्रतिभाको प्रत्यक्ष रूपमा भाग लिँदाखेरि हामी तपाईँलाई सम्पर्क गर्नेछौँ र तपाईँ प्रत्यक्ष रूपमा गीत गाउनु पर्नेछ र जो एकजना उत्कृष्ट बन्नुहुनेछ उहाँले पाउनुहुनेछ गीत गाउने अवसर जसको सौजन्य गर्नुभएको छ राष्ट्रिय स्तरका कलाकार शब्द सङ्कलक कुलमेली सर्जक हुनुहुन्छ उहाँ जो हुनुहुन्छ दिपक विश्वकर्मा नमस्कार म पवन परियार तपाईँले यति बेला सुन्दै हुनुहुन्छ अनलाइन लोक प्रतिभा जति पनि साथीहरूले यस कार्यक्रममा भाग लिनु भएको छ उहाँहरूलाई म धेरै धेरै शुभकामना दिन चाहन्छु जति पनि तपाईँहरूले राम्रो प्रतिभा प्रस्तुत गर्नुहोस् तपाईँको प्रतिभा कहिले पनि मर्ने छैन यो कुराको म जानकारी गराउँदै तपाईँहरूलाई अन्त्यमा शुभकामना दिन चाहन्छु पक्कै पनि राम्रोसँग प्रस्तुत गर्नुहोला नमस्कार म लोक तथा दोहरी गायक दीपक परियार यस अनलाइन प्रतियोगितामा तपाईँहरू सम्पूर्ण दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण मित्रहरूले सहभागी भएर तपाईँभित्र लुकेर रहेको प्रतिभालाई देखाउने अवसर पाउनुभएको छ र तपाईँहरू एउटा गाउँमा बसेर पनि आफ्नो कला र कलालाई प्रस्तुत गर्नुहोस् हामी तपाईँको प्रतिभालाई सम्मान दिनेछौँ त्यसैले म लोक गायक दीपक परियारले राम्रो प्रस्तुति होला भन्न चाहन्छु नमस्कार म गुलमेली लोक तथा दोहोरी गायक होमनाथ कुँवर अनलाइन लोक प्रतिभामा भाग लिनुहुने आदरणीय सम्पूर्ण श्रोताहरू भाइ बहिनी दिदीहरूलाई शुभकामना कार्यक्रम अनलाइन लोक प्रतिभामा म तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु आज हाम्रो पहिलो श्रृङ्खलामा छौँ त आजको हाम्रो यस अनलाइन प्रतिभामा जजहरू हुनुहुन्छ राष्ट्रिय स्तरका कलाकार पवन परियारजी हुनुहुन्छ त्यस्तै कमल विश्वकर्माजी हुनुहुन्छ गुलमेली शब्द सङ्कलक तथा लोकगायक दिपक विश्वकर्मा हुनुहुन्छ कार्यक्रममा ढिला नगरिकन अगाडि बढाउन चाहन्छौँ हामी आजको यो श्रृङ्खला गीत प्रस्तुत गर्नुहुनेछ साथीहरूले आजको श्रृङ्खलामा हामी चारजना साथीहरूको गीत राख्नेछौँ चारजना मध्ये को जान्छ त हाम्रो दोस्रो राउन्डमा प्रवेश गर्न को सक्छ त सुनेर साथ दिनुहोला तपाईँलाई तपाईँमा हामीले राख्यौँ गीत यही लगनको सेरो फेरोमा जसमा आवाज दिनुभएको छ पवन परियारजीले यो गीतको सिआरबिटी नम्बर रहेको छ शून्य एक छ शून्य शून्य तिन दुई सात सात छ जसमा आवाज रहेको छ पवन परियाजीको आजको यस अनलाइन लोक प्रतिभालाई ढिला नगरिकन अगाडि बढाउन चाहन्छु गीत राख्दै हुनुहुन्छ सुशील खत्रीजी हुनुहुन्छ उहाँको गीत प्रस्तुत गर्न गइरहेका छौँ म एक हाम्रो जागायनी सानो तिमीलाई दुनियाले चिन्छ किन के तिमी सुन्दरताको धनी छौ सुन्दर सुन्दर मान्छेलाई झुकैले माया दिन्छ म एक्लो भए नि स्वागत छ तिम्रो नि दुनिया तिमलाई दुनियाँले चिन्छ किन के तिमी सुन्दरताको नानी छौ सुन्दर सुन्दर मान्छेलाई जो फेरि माया दिन्छ किनकि तिमी सुन्दरताको धनी छौ सुन्दर सुन्दर मान्छेलाई जो कहिले पनि चिन्छ पक्कै पनि निकै मिठो गीत राखिसक्नु भएको छ अनलाइन लोक प्रतिभामा सुशील खत्रीजीले हामी हाम्रा जजहरूले के भन्नुहुन्छ त म एकचोटि हाम्रो जज दिपक विश्वकर्मालाई सोध्न चाहन्छु दिपकजी तपाईँलाई कस्तो लाग्यो त हाम्रो सुशील खत्रीजीको गीत सुशीलजी हजुरलाई अनलाइन लोक प्रतिमामा धेरै धेरै आउनुभयो धेरै खुसी लाग्यो हजुरले गाएको गीत शब्दहरू राम्रै तरिकाले मिलाउनु भएको छ हजुरको लयमा अलिकति डिफ्रेन्सन आएको छ त्यसको लागि अलिकति मलाई डिफ्रेन्सिङ जस्तो लाग्यो मेरा साथी पवन परियारज्यूले के भन्नुहुन्छ उहाँको अलिकति उहाँको पनि भलोस सुनिदिउँ है दिपक सरले आफ्नो मूल्याङ्कन भएको छ यहाँनिर म सुन्न चाहन्छु पवनजी तपाईँलाई कस्तो लाग्यो त हाम्रो सुशील खत्रीजीले गाउनुभएको गीत सुशीलजी सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु जुन हाम्रो अनलाइन लोकप्रतिमा प्रतिमा आइदिनु भयो जुन गीत गाउनुभयो त्यसको लागि धन्यवाद छ पक्कै पनि तपाईँले धेरै राम्रो गाउनु भएको छ जुन अनलाइन प्रतिभाको लागि तपाईँले सहभागी हुनुभयो यो गीतमा तपाईँ अलिकति टाइमिङमा गीत छैन जुन टाइमिङ आउनुपर्ने त्यो टाइमिङमा छैन अलिकति हतार गरेर गाए जस्तो छ पक्कै पनि फेरि अर्कोचोटि प्रयास गर्नुहोला यो भन्न चाहन्छु म त्यस्तै हाम्रो अर्का जज हुनुहुन्छ रमाइला जज हुनुहुन्छ कमलजी हुनुहुन्छ म कमल सरलाई सुन्न चाहन्छु कस्तो लाग्यो त कमलजी तपाईँलाई हाम्रो सुशील खत्रीजीको गीत हेलो हजुर दर्शन नमस्कार भन्दै अनि मुटुभरिको न्यानो माया पल पल न्यानो अभिवादन तथा सम्झनाका लहरिया सौगातहरू अर्पण गर्दै म कमल बिराई अल्लाहारे माझ ढिलै भए पनि उपस्थित भइसकेको छु पक्कै पनि केही समय हजुरहरूको साथ पाउने नै छु भन्ने आशा अनि अपेक्षा गर्छु यो लोक प्रतिभा अनलाइन लोक प्रतिभामा म बारम्बार आउन नसकेकोमा त्यसको लागि म दुई हात जोडी क्षमा प्राप्ति छु ल आउनुहोस् यसको बारेमा केही न केही केही छलफल गरौँ र यसको यसलाई अलिकति अगाडि बढाउँ र यसप्रति हामीले चाहिँ केही नजर अन्दाज गरौँ सर्वप्रथम त सुशीलजी हजुरलाई हार्दिक स्वागत छ यो अनलाइन लोक प्रतिभामा हजुर यहाँसम्म आउन सक्नुभयो आउनुभयो त्यसको लागि हामी धेरै धेरै आभारी छौँ म कमल विश्वकर्मा र पवनजीले पनि भनिसक्नुभयो दिपकजीले पनि भनिसक्नुभयो हजुरको बारेमा र मेरो भनाइ पनि सुशीलजीको बारेमा हजुरले चाहिँ शब्दहरू त राम्रै मिलाउनु भएको हो तर चाहिँ गीत गाउनमा अलिकति हजुरले हतार गर्नुभयो जस्तो छ हजुरको गीतमा खासै कुनै पनि कम्बिनेसन र कुनै पनि कनेक्सन हजुर लयको डोरोमा लिएर हिँड्नुपर्ने हो त्यो डोरोमा हजुरले अलिकति लिएर हिँड्न सक्नु भएन होइन त्यसको लागि मेरो तर्फबाट पनि अलिकति कन्फ्युजनको महसुस गर्दैछु पक्कै पनि आगामी आउने दिनहरूमा हजुर सफलतापूर्वक अगाडि बढ्नुहुनेछ भन्ने आशा अनि अपेक्षा गर्छु तर चाहिँ यो गीतलाई अलि हजुरले हतार गर्नुभयो है हाम्रा जजहरूले मूल्याङ्कन गरिसक्नु भएको छ सुशील खत्रीजीको गीतलाई त्यस्तै हामी अर्को गीत राख्ने गइरहेका छौँ यहाँनिर नमस्कार म आदित्य भण्डारी गुल्मी पल्लीकोटदेखि अनलाइन लोक प्रतिभामा भाग लिनु पाउँदा धेरै खुसी छु मैले गुल्मीको ऐतिहासिक तथा पर्यटक स्थलहरूलाई बोकेर बनाइएको गीत गुल्मी सान गुल्मेनीको नाममा निकाउन जाँदैछु हृदयबाट सुरु हुन्छ गुल्मीको रूपरेखा रेडीबाट सुरु हुन्छ गुल्मीको रूपरेखा स्वर्ग जस्तै धेरै ठाउँ पर्न थाल्छन् देखा हो प्रकृतिले माया गरी देखो यो चित्र दिल खोलेर भन्नै पर्छ गुल्मी छवि चित्र हह यहाँनिर आदित्य भण्डारीजीले आफ्नो कोसेली राखिसक्नु भएको छ गुल्मी हो नाम गुल्मेलीको सान रुरु र रेसुङ्गा हाम्रो पहिचान भन्दै हुनुहुन्थ्यो त हाम्रा जजहरूले के भन्नुहुन्छ त म एकचोटि लाग्न चाहन्छु दिपकजीतर्फ दिपकजी कस्तो लाग्यो त आदित्यजीको कोसेली तपाईँलाई हजुर आदित्य भण्डारीज्यू हजुरलाई स्वागत छ यो अनलाइन लोक प्रतिभामा हजुर पवनजीले भने जस्तै हजुरले पनि अलिकति गीतमा भर पुऱ्याउनु भएको छैन र यसको म्यालेडी पनि राम्रो तरिकाले ऊ गर्नुभएको छैन यसको लागि हामी क्षमा चाहन्छौँ हजुरसँग आगामी दिनहरूमा हाम्रो यो अनलाइन लोक प्रतिभामा आउँदै गर्नुहोला यसपालिको लागि भनेर हजुरलाई सरी है पवनजी तपाईँलाई कस्तो लाग्यो त गुल्मी हो नाम गुल्मेलीको सान रुरु र रेसुङ्गा हाम्रो पहिचान भन्दै हुनुहुन्थ्यो आदित्यजीले तपाईँलाई कस्तो लाग्यो त आदित्यजीलाई पनि धन्यवाद दिन चाहन्छु अनलाइन लोक प्रतिभामा सहभागी भएकोमा तपाईँले जुन गीत गाउनु भएको छ त्यो गीत अलिकति शब्द शब्दमा ख्याल गरेर गाउनुपर्ने गीत छ अनि मेलोडी पनि त्यस्तै अनुसारले बगेको छ तपाईँले त्यो अलिकति ख्याल गर्नु भएको छैन जुन शब्दमा जति मिठास आउनुपर्ने त्यति आएको छैन तपाईँले त्यो शब्द पनि छोडी छोडी गाउनु भएको छ एकचोटि गीत सुन्नुहोला आदित्यजीहरूमा सहभागी हुनुहोला यसपालिको लागि भने म क्षमा प्रार्थी छु साथै म लाग्न चाहन्छु हाम्रा हसिला रसिला हुनुहुन्छ जज कमलजी तर्फ के भन्नुहुन्छ त कमलजी तपाईँलाई कस्तो लाग्यो गुल्मीको नाम गुल्मेलीको सान रुरु र रेसुङ्गा हाम्रो पहिचान भन्दै हुनुहुन्थ्यो आदित्यजीले तपाईँलाई कस्तो लाग्यो आदित्यजीको कोसेली आदित्य भण्डारी हजुरलाई हार्दिक स्वागत छ यो अनलाइन लोक प्रतिभामा म कमल विश्वकर्म र पवनजी अनि दिपकजीले भने अनुसार र हजुरले आफ्नो मातृभूमि जन्मभूमिलाई जन्मभूमिको तरिकाले धेरै राम्रा राम्रा शब्दहरूले सम्बोधन गरिसक्नु भएको छ तर हजुरले जुन ठाउँमा पुर्याउन सक्नुपर्ने हो त्यो ठाउँमा पक्कै पनि हजुरको आवाज र हजुरको शब्द तथा हजुरको सरस्वतीको माध्यमद्वारा आएको स्वर त्यहाँसम्म पुग्न सकेको छैन त्यसको लागि म पनि हजुरको लागि क्षमा चाहन्छु पक्कै पनि आगामी आउने दिनहरूमा हजुरले त्यहाँसम्म पुग्न सक्नुहुनेछ भन्ने आशा अनि अपेक्षा गर्छु है अब चाहिँ प्रस्तुतिको लागि आउँदै हुनुहुन्छ माधव भण्डारीजी गुल्मीको हुँगादेखि हुनुहुन्छ उहाँ नमस्कार मेरो नाम माधव भण्डारी भन्दै भन्दै मायाले एकचोटि हाम्रो जजतर्फ लाग्न चाहन्छु कस्तो लाग्यो तपाईँलाई हाम्रो माधवजीको साङ्गीतिक शैली यतिकै लाग्न चाहन्छु हाम्रो अर्का जज दिपक विश्वकर्माजीतर्फ कस्तो लाग्यो दिपकजी तपाईँलाई उहाँको साङ्गीतिक कौशली माधव भण्डारीज्यू हजुरलाई पनि हजुरले जुन मेलोडी गीतको लागि ऊ गर्ने भयो हजुरले त्यो गर्न सक्नु भएन अनि आजको लागि हजुरलाई पनि यस यस कार्यक्रममा यो अनलाइन लोक प्रतिभामा सरी भन्न चाहन्छु आगामी दिनमा आउँदै गर्नुहोला हजुरलाई आगामी दिनमा हजुरले राम्रो तरिकाले आफ्नो गीतहरू सिकेर आउनु आउनुहोला म लाग्न चाहन्छु कमलजी तर्फ कमलजी तपाईँलाई कस्तो लाग्यो त हाम्रो माधवजीको साङ्गीतिक कोसेली सर्वप्रथम त माधवजी हजुरलाई हार्दिक स्वागत छ यो अनलाइन लोक प्रतिभामा र हजुरले गीत गाइसक्नु भएको रहेछ र गीत गाउनुभयो जो मेलोडीमा जहाँसम्म पुर्याउन पर्ने हो हजुरको कुनै पनि तरिकाले त्यो लयको डोटमा माथि गीत त्यहाँसम्म पुग्न नसकेको हुँदा म चाहिँ अलिकति त्यसको लागि हजुरलाई आजको लागि भने म पनि हजुरको लागि क्षमा चाहन्छु म यतिखेर राख्न गइरहेको छु हाम्रा अर्का अनलाइन लोक प्रतिभामा सहभागी हुनुभएका हुनुहुन्छ गुल्मिली गुल्मीमै जन्मनुभएका हुनुहुन्छ उहाँ पनि गुल्मीकै मान्छे हुनुहुन्छ अहिले चाहिँ उहाँ प्रवासबाट हामीलाई पठाउनु भएको थियो हुनुहुन्छ वहा राजा थापा हुनुहुन्छ म उहाँको कोसेली यहाँनिर पस्किन गइरहेको छु सकिनौ कि मेरो याद खपना यो मन किन रुन्थ्यो भेटै हुन ती तिमी साँच्चै खबर सुन्न पाए हुन्थ्यो हाम्रो राजा थापाजीको गीत कस्तो लाग्यो त पवनजी तर्फ म यतिखेर जान चाहन्छु राजा थापा धेरै धेरै धन्यवाद छ हाम्रो अनलाइन लोक प्रतिमामा सहभागी भएकोमा जुन गीत गाउनु भएको छ तपाईँको अलिकति स्वरमा प्रब्लम छ माथि जुन हाई नोट हो त्यो जाँदा स्वर फाटिरहेछ आगामी दिनमा त्यसलाई सुधार्नु होला यसपालि को लागि भने म सरी भन्न चाहन्छु यतिखेर म लाग्न चाहन्छु हाम्रा अर्का जज दिपक विश्वकर्मातर्फ कस्तो लाग्यो दिपकजी तपाईँलाई हाम्रो राजा थापाजीको साङ्गीतिक शैली राजा थापा हजुरलाई यो अनलाइन लोक प्रतिभामा धेरै स्वागत गर्न चाहन्छु तपाईँलाई एकदमै मिठो गीत गाउनुभएको छ होइन एकदमै कमेडी हिसाबको गीत गाउनुभएको छ सायद आफ्नै उसलाई आफ्नै अतीतलाई बटुलेर गीत भएको होला सायद होइन त्यस्तै लागिरहेको छ धेरै खुसी लाग्यो हजुरको आवाजबाट यो गीत सुन्दाखेरि के भने पा राजा थापा हजुरले अलिकति गीतको लागि लयलाई अलिकति सुधार्न सक्नु भएन त्यसलाई अलिकति सुधारेर आइदिएको भए हजुरलाई पक्कै पनि यो अनलाइन लोकप्रतिभामा चान्स मिल्ने थियो होला आज भने हजुरलाई हजुरको स्वर अलिकति पवनजीले भने जस्तै अलिकति हजुरको स्वर फाटिसकेको छ सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ अनलाइन लोक प्रतिभा इन्टरनेट अनलाइनमा W W W dot Gulmi today dot com W W W dot सुनौलो संसार डट कम गुल्मी खबर डट कम र पल्लीकोट न्युज डट कममा एकैसाथ कार्यक्रम अनलाइन लोक प्रतिभामा छौँ हामी यतिखेर आज अनलाइन लोक प्रतिभामा हामीसँग जजहरू हुनुहुन्छ राष्ट्रिय स्तरका कलाकार पवन परियारजी हुनुहुन्छ त्यस्तै गुलमेली सर्जक शब्द सङ्कलक हुनुहुन्छ दिपक विश्वकर्माजी त्यस्तै हुनुहुन्छ कमलजी अहिलेसम्म हामीले प्रस्तुत गऱ्यौँ माधव भण्डारी गुल्मी हुगाबाट पठाउनु भएको थियो उहाँले उहाँको गीत हामीले राखिसकेका छौँ त्यस्तै हुनुहुन्छ आदित्य भण्डारी पल्लीकोटदेखि उहाँको गीत पनि हामी तपाईँमा राखिसकेका छौँ त्यस्तै हुनुहुन्छ सुरज खत्रीजी उहाँले हामीलाई दिल्लीदेखि पठाउनु भएको थियो उहाँको हामीले पनि साङ्गीतिक आवाज राखिसकेका छौँ त्यस्तै हामी राजा थापाजीको पनि आवाज तपाईँहरूमा आज राखिसकेका छौँ त अब हामीसँग एउटा मात्रै आवाज छ आजको लागि त्यो आवाज हामी राख्न गइरहेका छौँ हा यहाँनिर हुनुहुन्छ एकजना सुरज परियाजी उहाँको आवाज हामी राख्न गइरहेका छौँ आजको अनलाइन लोक प्रतिभामा हामी यो अन्तिम आवाज राख्नेछौँ यसपछि भने आज यस अनलाइन लोक प्रतिभाको पहिलो राउन्डबाट दोस्रो राउन्डमा को जानुभयो त म उहाँको नाम तपाईँहरूमा आज भन्नेछु यहाँनिर म सुरज परियाजीलाई गीत गाउनको लागि अनुरोध गर्दछु मेरो यो ढुकुढुकी तिम्रो मन दुख दिन्न सानो जस्तो सुकै मोड आओस् जीवनमा हाम्रो चोखो मायाको सिलसिला टुट्न दिन्न सानो जी भन्दै हुनुहुन्थ्यो हाम्रो मायाको सिलसिला टुट्न दिन्न सानो पक्कै पनि गीतमा मात्र नभई उहाँको व्यक्तिगत लाइफमा पनि यस्तै होस् शुभकामना उहाँलाई त्यस्तै म हाम्रा जजतर्फ जान चाहन्छु यतिखेर के भन्नुहुन्छ त हाम्रा जजहरू दिपकजी तपाईँलाई कस्तो लाग्यो हाम्रो सुरजजीको साङ्गीतिक कौशली प्रथम त सुरज परियारज्यू हजुरलाई यो अनलाइन लोक प्रतिभामा धेरै धेरै स्वागत छ हजुरको शब्द पनि ठिकै लाग्यो मलाई अनि लय पनि मिलाएरै गाउनु भएको छ यो पनि मलाई एकदमै राम्रो लाग्यो अनि म हजुरलाई कमेमेसन पछि दिन्छु पहिला पवन परियारज्यू अनि कमल विश्वकर्माज्यूको स्वरबाट हजुरको लागि कमेन्ट सुनौ पवनजी तपाईँलाई कस्तो लाग्यो त हाम्रो सुरज परियारजीको साङ्गीतिक कोसेली स्वरमा तलमाथि भएको छ जुन तान्नुपर्ने अवस्थामा अलिकति स्वर झ्यारेर आएको छ त्यही पनि मेरो तर्फबाट ओके छ तपाईँको लागि सुरज परियार हजुरको लागि हजुरलाई हार्दिक स्वागत छ यो अनलाइन लोक प्रतिभामा र हजुर हजुर यहाँसम्म आइसक्नुभयो र पक्कै पनि आगामी मा पुग्नुहुनेछ भन्ने मेरो तर्फबाट धेरै धेरै शुभकामना अनि आशा अपेक्षा गर्दै छु म कमल विश्वकर्म हजुरहरूमा अलिकति ढिला आएको भएको त्यसको लागि क्षमा चाहन्छु र मेरो तर्फबाट सुरज परियार हजुरको लागि चाहिँ धेरै नै हजुरले राम्रो गीत गाउनु भएको छ र गीतलाई अलिकति नै अलिकति बिचबिचमा कता कता गुमाउनु भएको छ कुनै कुनै ठाउँमा र त्यो अवश्य पनि हजुरलाई पनि नजरअन्दाज होला र हजुरको लागि पवन परियारले पनि हजुरको लागि प्रतिक्रिया राखिसक्नु भएको छ र हजुरको लागि मेरो तर्फबाट पनि वर्तमानमा लगभग सत्तरी पर्सेन्ट अँ भन्छु म हजुरको लागि होइन र फेरि पनि हजुरले कोसिस जारी गर्नुहोस् र आगामी हामीले अनलाइन लोकप्रतिमा यतिन्जेल राखेका छौँ पाँचजना सहभागी साथीहरूको लोक प्रतिभा हामी तपाईँमा राखिरहेका छौँ त हाम्रा जजहरूमा हुनुहुन्छ पवन परियारजी हुनुहुन्छ त्यस्तै दिपक विश्वकर्माजी हुनुहुन्छ त्यस्तै हुनुहुन्छ कमल विश्वकर्माजी यतिखेर भने म कार्यक्रमको अन्तिम अन्तिममा छौँ आजको यस अनलाइन लोक प्रतिभा राउन्ड वानबाट राउन्ड दोस्रो राउन्डमा पुग्न सफल कुन साथी हुनुभयो त उहाँको नाम म एकैछिनमा लिएर आउने नै छु सुन्दै गर्नुहोस् हाम्रो सिजन टूमा पुग्न सफल कुन साथी हुनुभयो त यहाँनिर म सोध्न चाहन्छु दिपक विश्वकर्माजीलाई दिपक विश्वकर्माजी बताइदिनुहोस् हाम्रो यस सिजन टूमा पुग्न सफल कुन साथी हुनुभयो त आजको लोक प्रतिभामा सम्पूर्ण वेनरहरू यहाँ जो आउनुभएको छ सम्पूर्ण मेरा साथीहरू लोकमन लोक सङ्गीतहरूलाई धन्यवाद हजुरहरूलाई हामीहरूले गीत मात्रै नसुनेर हामीहरूले हजुरका कतमा के कमजोरी छ भन्ने कुरा यो पनि बताउनु पर्ने आवश्यकता छ होइन र आजको लागि भने हामीहरूले सम्पूर्ण लोक प्रतिभाका साथीहरूमा जो जो आउनुभएको छ उहाँ उहाँको लागि हामीहरूले सरी भन्दै यो एकजनालाई एक एक एकजना प्रतिभालाई हामीहरूले सिजन टूमा पुगाउने हो उहाँ हुनुहुन्छ सुरज परियारज्यू आगामी दिनहरूमा पनि राम्रो तरिकाले गीत गाएर यसमा सहभागी हुनुहोला हजुरलाई आजको लागि आजको बेनर भने सुरज परियारजी हुनुभएको छ आजको यस अनलाइन लोक प्रतिभा सिजन पहिलो सिजनबाट दोस्रो सिजनमा पुग्नु भएको छ दोस्रो राउन्डमा पुग्नु भएको छ उहाँ हुनुहुन्छ सुरज परियारजी तपाईँलाई धेरै धेरै बधाई तथा शुभकामना आगामी दिनमा तपाईँको आवाजमा निखारता छाओस् र दोस्रो राउन्डबाट तपाईँ तेस्रो राउन्डमा पनि पुग्नुहोला यही नै शुभकामना मन दिन दिन्न सानो जस्तो सुकै मुड आओस् जीवनमा हाम्रो चोखु मायाको सिलसिला टुट्न दिन्न सानो आजको लागि भने अनलाइन लोक प्रतिभामा सहभागी हुनुहुने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै आजको पहिलो सिजनबाट दोस्रो सिजनमा पुग्नुभएका सुरज परियारजीलाई विशेष धन्यवाद तथा शुभकामना दिँदै र हाम्रा जजहरूतिर हुनुहुन्छ पवनजी त्यस्तै दिपक विश्वकर्माजी त्यस्तै हुनुहुन्छ कमल विश्वकर्माजी उहाँहरूलाई पनि विशेष धन्यवाद दिँदै आवाजको दुनियाँबाट भण्डारी राज र प्राविधिकको दुनियाँबाट महेश बोहरा साथ विदा हुन्छौँ जय गीत जय सङ्गीत